नमस्कार सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सुनेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण तपाईँमा हार्दिक हार्दिक स्वागत छ कार्यक्रम अर्पण फिल्मी क्विज लिएर उपस्थित भइसकेका छौँ अनिरभित्र छु म स्वागत अनि यो आवाजलाई तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot कमबाट प्रत्येक सातको सोमबार मध्याह बाह्र बजेको समाचारपछि करिब करिब एक बजीसम्म हामी आउने गर्छौँ कार्यक्रम अर्पण फिल्मी क्विज लिएर र कार्यक्रम अर्पण फिल्मी क्विजभित्र रहेर हामीले नेपाली चलचित्रका प्रश्नहरू तपाईँ समक्ष सोध्दै आइराखेका छौँ र त्यो प्रश्नको सही जवाब तपाईँबाट खोज्दै आइराखेका छौँ शून्य पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो जवाबको खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ हाम्रो स्टुडियोको नम्बर फेरि पनि म भन्छु शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ र प्रोग्राममा आउने प्रत्येक सहभागिताको लाको लागि हामीले चाहिँ जम्मा दुईवटा प्रश्न सोध्ने गर्छौँ पहिलो प्रश्नको तिनवटा अप्सन हुन्छ भने दोस्रो प्रश्नको कुनै पनि अप्सन हुँदैन प्रत्येक प्रश्नको अङ्कभार दस दस रहने गर्छ सबैभन्दा बढी प्रश्न हामीलाई बढी अङ्कले आउने साथीहरूमध्ये हामी एकजनालाई विजेता बनाउनेछौँ र विजेताले प्राप्त गर्नुहुनेछ जनज्योति हल पर्सा बजारको तर्फबाट दुईवटा टिकट प्राप्त गर्नुहुनेछ र त्यहाँ प्रदर्शन भइराखेको कुनै पनि सिनेमा हेर्ने अवसर पाउनुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ सम्बन्धी रमाइलो हाज्यबाबको खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले खुल्ला गरिराखेका छौँ पहिला हामी एकछिन गीत सुन्छौँ र गीतपछि आउनेछौँ ओके ए माया ओ माया चाँडै नै प्रदर्शनमा आउन लागेको नेपाली कथन चलचित्र ब्ल्याक नाइटको गीत यहाँले सुनिरहनु भएको छ प्रोग्रामको सुरुवातमा राखेको थिएँ प्रोग्रामको नाम हो अर्पण फिल्मी क्विज नेपाली चलचित्र सम्बन्धी रमाइलो हरिजवाबको खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो हरिजवाबको खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ कार्यक्रममा सहभागिता जनाउन आउने प्रत्येक कलरको लागि हामीले जम्मा दुईवटा प्रश्न सोध्ने गर्छौँ पहिलो प्रश्नको तिनवटा अप्सन हुन्छ दोस्रो प्रश्नको कुनै पनि अप्सन हुँदैन प्रत्येक प्रश्नको अङ्कबार दस दस रहने गर्छ सबैभन्दा बढी प्रश्न मिलाइ बढी अङ्क ल्याउने साथीहरूमध्ये हामी एकजनालाई विजेता बनाउनेछौँ र विजेताले प्राप्त गर्नुहुनेछ जनज्योति हल पर्सा बजारको तर्फबाट दुईवटा टिकट प्राप्त गर्नुहुनेछ र टिकट लिएर सिनेमा हेर्न जान सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस स्टुडियोको नम्बर मैले भने राखेको छु आउँदै गर्नुहोला र अलिकति म जानकारी गराउन चाहन्छु नेपाली कथा चलचित्र मेरो मनको साथी यतिखेर प्रदर्शन भइराखेको छ र जति व्यापार गर्नुपर्ने थियो त्यति राम्रो व्यापार भने यो फिल्मले गर्न सकेन र फिल्मलाई प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन् भने राजेश शाही को लगानी रहेको छ फिल्म मेरो मनको साथी साथीमा र फिल्मबाट जस्मिन श्रेष्ठ उदाएकी केसी नेपाली रजत पर्वमा उनको कामलाई दर्शक श्रोताले निकै रुचाउनु पर्ने भएको छ कार्यक्रमको नाम हो अर्पण फिल्मी क्विज नेपाली चलचित्र सम्बन्धी रमाइलो हरिजवाबको खेल यदि तपाईँ खेल्न चाहनुहुन्छ हामीसँग अर्पण फिल्म क्विज खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ र प्रश्नहरू निकै सजिला हामीले प्रश्न सोध्ने गर्छौँ प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक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 स्टेसनरी के रे न्यु पर्वत पुस्तक एन्ड स्टेसनरी होइन के छ त्यहाँ ल के छैन भन्न त्यहाँ स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू अफिसका लागि मसलन्द खेलकुदका सामग्रीहरू थोक तथा खुद्रा बिक्री गरिन्छ नि सम्पर्क न्यू पर्वत पुस्तक एन्ड स्टेसनरी रत्नगर एक सौरा चोक चितवन फोन नम्बर शून्य छप्पन्न पाँच साठी तिन सय छ्यासी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास साठी तिन सय छ्यासी यसपालि संविधान त अवश्य लेखिन्छ क्यामरेड संविधान लेख्न जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्नेहरूलाई लगाइरहे त्यो तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराहा चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छपन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बे प्रोपराइटर जीवन बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् सौभाग्य वस्त्रालयको सोरुम सोही बिल्डिङको अन्डरग्राउन्डमा पनि शीघ्र खुल्दैछ अस्ति भर्खरै ब्याट्री फेरेर लाइट बनाएर ल्याएको हैरान भइसके पैसा खर्च भएको भए कति खर्च गर्नु कहिले पनि उज्यालोमा बस्न पाइने भएन होइन लोड कुनै विकल्प छैन किन हैरान हुन्छु र मैले आज मात्रै पत्ता लगाएर आएको छु घामबाट बल्ने बत्तीले लोड सेडिङको झन्झटबाट मुक्त भइन्छ त्यति मात्र कहाँ हो र बिजुली बिलको बचत पच्चिस वर्षसम्म ग्यारेन्टी र भर पर्दो करेन्ट नलाग्ने बाल्न कुनै झन्झट नहुने सर्भिसको राम्रो सुविधा भएको होम विकास सोलर सोलुसन होइन यस्तो कहाँ पत्ता लगाउनु भयो ल उता हेर त छिमेकीको घर कस्तो झलमल्ल छ त्यहाँ गएर ठुल्दैलाई सोधेको थिएँ हजुर पूर्वी चितवनमै पहिलो दर्ता भएको अनि विश्वासिलो पर्दो तालिम प्राप्त टेक्निसियनहरूबाट पच्चिस वर्ष ग्यारेन्टीको साथ जडान तथा मर्मत गरिने एक मात्र solar company Om Bikash solar solution सम्पर्क न्यु ओम इलेक्ट्रोनिक्स पर्सा बजार चौबिस कोटी फोन शून्य छप्पन्न पाँच तिरासी सात सय छब्बिस proprietor Ramsharan Bartaula mobile number अन्ठानब्बे चार बाहन्न एकात्तर नौ सय चौवन्न ध्रुव अर्याल अन्ठानब्बे चार एकाउन्न उन्चालिस दुई सय त्रिहत्तर दिनभरिको घाम रातभरिको काम घाम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 छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगाहरूको प्रस्तुति प्रोग्राम अर्पण फिल्मी क्विज यहाँले सुनिरहनु भएको छ र प्रोग्राम अर्पण फिल्मी क्विज आउने गर्छ प्रत्येक सातको सोमबार मध्याह बाह्र बजेको समाचारपछि करिब करिब एक बजीसम्म र कार्यक्रमभित्र रहेर हामीले नेपाली चलचित्र सम्बन्धी रमाइलो हार जवाबको खेल खेलिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन बिल्कुलै खोला गरिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो हार जवाबको खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ सक्नुहुन्छ होइन यतिखेर टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ म उहाँलाई स्वागत गरिहाल्छु हजुर नमस्कार नमस्कार हजुर ओके कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ उहाँलाई म स्वागत गर्न लागिराखेको छु हजुर नमस्कार ओके मैले कसलाई नमस्कार गरेँ ओके दिपक भट्टराई के गर्नुहुन्छ यहाँले कहाँ कतिमा पढ्दै हुनुहुन्छ अनि व्यवसाय के व्यवसाय हो किराना पसल छ कसरी अगाडि बढिराखेको छ त नि यहाँको व्यवसाय यहाँको एजुकेसन कसरी अगाडि बढिराखेको छ राम्रो छ है नेपाली फिल्म कतिको हेर्नुहुन्छ हाम्रो दिपकजीले नेपाली फिल्म कतिको हेर्नुहुन्छ यहाँले अलिअलि हेर्नुहुन्छ है हुन्छ यहाँको लागि म पहिलो प्रश्न राख्छु ध्यान दिएर होला यहाँको लागि पहिलो प्रश्न रहेको छ चलचित्र रिया कहिलेदेखि प्रदर्शनमा आउँदैछ यहाँको लागि अप्सन रहेको छ वैशाख सत्ताइस जेठ तिन जेठ नौ जेठ तिन के गरौँ फाइनल गरौँ ओके राज जेठ तिन भन्नुभयो सही जवाफ या गलत जवाफ के हो सही जवाफ ओके दिपकजी पहिलो प्रश्नको यहाँले सही जवाब दिनुभएको छ यहाँको लागि दोस्रो प्रश्न राख्छु ध्यान दिएर सुन्नुहोला दोस्रो प्रश्न रहेको छ चलचित्र मेरो मनको साथीमा सङ्गीत कसको रहेको छ अप्सन हुँदैन यो प्रश्नको सङ्गीतकारको नाम तपाईँले भन्नुपर्ने हुन्छ के भन्नुभयो महेश खड्गा के गरौँ फाइल गरौँ है त ओके राज महेश खड्का भन्नुभयो सही जवाफ या गलत जवाफ के हो सही जवाफ ओके जी सही जवाब दिनुभएको छ दुईटा प्रश्नको बिस अङ्क तपाईँको खातामा रहेको छ कार्यक्रम रहनु रहनुहोला अहिले पनि छुट्टिन्छु नमस्कार ओके दिपक भट्टराई आउनुभएको थियो सौरा चोकबाट दुईटा प्रश्न राखेको थिएँ दुईटी प्रश्नको सही जवाफ हेर गइसक्नु भएको छ यतिखेर फेरि पनि टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरिहाल्छु नमस्कार हजुर नमस्कार अघि कोही साथी हुनुहुन्थ्यो तर सम्पर्कमा आउन सक्नु भएन आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो हाजिरबाबको खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ कार्यक्रममा सहभागिता जनाउन आउने प्रत्येक कलरको लागि हामीले जम्मा दुईवटा प्रश्न सोध्ने गर्छौँ पहिलो प्रश्नको तिनवटा अप्सन रहने गर्छ भने दोस्रो प्रश्नको कुनै पनि अप्सन हुँदैन प्रत्येक प्रश्नको अङ्कबार दस दस रहने गर्छ यतिखेर टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरिहाल्छु नमस्कार को बोल्दै हुनुहुन्छ को भन्नुभयो ओके विशाल सेडाई हजुर कहाँबाट कल गर्दै विशालजीले कहाँ भन्नुभयो वीरेन्द्रनगर अनि के छ विशालजी हाल खबर आजभोलि कार्यक्रम अलिकति कम आउन थाल्नु भयो कहाँ हराउनु भएको छ ए टुवेल्भको इक्जाम कस्तो भइराखेको छ राम्रै छ है ल बाँकी इक्जाम पनि राम्रो होस् तपाईँको है हुन्छ यहाँको लागि पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नुहोला पहिलो प्रश्न रहेको छ छवि ओजाले निर्माण गर्न लागेको फिल्म लोफरमा नायकको रूपमा कसलाई खेलाउँदैछन् अप्सन रहेको छ जीवन लुइटेल आयुष रिजाल एन सिग्देल विशालजी छवि ओजाले निर्माण गर्न लागेको फिल्म लोफरमा नायकको रूपमा अब उनले कसलाई खेलाउँदैछन् अप्सन रहेको छ जीवन लुइटेल आयुष रिजाल आरएन सिग्देल जी आइस रिजाल के गरौँ फाइनल गरौँ ओके आइस रिजाल भन्नुभयो सही जवाब या गलत जवाब के हो तपाईँको जवाफ बिग्रियो त ओके विशालजी आयुष रिजाल गलत जवाब दिनुभएको छ यसको सही जवाब हो आरएन सिग्देल आरएन सिग्देललाई अब उनले आफ्नो ब्यानरमा लिँदैछन् है यहाँको लागि दोस्रो प्रश्न राख्छु ध्यान होला दोस्रो प्रश्न रहेको छ चलचित्र मन्जरी कहिलेदेखि प्रदर्शनमा आएको छ के भन्नुभयो मन्जरी कहिलेबाट प्रदर्शनमा आएको छ के भन्नुभयो वैशाख नौ के गरौँ फाइनल गरौँ है त ओके राज वैशाख नौ भन्नुभयो सही जवाब या गलत जवाब के हो ला तपाईँको जवाब बिग्रियो त ओके वैशाख नौ गलत जवाब दिनुभएको छ यसको सही जवाब हो वैशाख बिस गतेबाट प्रदर्शनमा आएको छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो राम्रोसँग एक्जाम दिनुहोला है मैले पनि जोडिन्छु नमस्कार हो के विशाल चढी आउनुभएको थियो वीरेन्द्रनगरबाट फेरि पनि कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गरिहाल्छु नमस्कार नमस्कार को बोल्दै हुनुहुन्छ म कृष्ण राजार्याल ओके कृष्णजी के छ हाल खबर हजुर त एकदम ठिकठाक छ कहाँबाट कल गर्दै अहिले म घर खुरखुरीबाटै हो खुरखुरीबाट है हजुर के छ त खुरखुरीतिरको हाल खबर ठिकै भन्नु पर्यो ठिकठाक छ है हुन्छ यहाँको लागि प्रश्न राखिहाल्छु ध्यान दिएर सुन्नु है त चलचित्र लफडाकी प्रमुख नायिका को हुन् अप्सन रहेको छ रेखा थापा झर्ना थापा कृष्ण मान्दर झर्ना थापा के गरौँ फाइनल गरौँ है त ओके र झर्ना थापा भन्नुभयो सही जवाफ या गलत जवाफ के हो सही जवाब कृष्णजीको लागि दोस्रो प्रश्न राखौँ दोस्रो प्रश्न रहेको छ ब्ल्याक नाइट कहिलेदेखिबाट प्रदर्शनमा आउँदैछ वैशाख सत्ताइस के गरौँ फाइनल गरौँ है त ओके राज वैशाख सत्ताइस भन्नुभयो सही जवाब या गलत जवाब के हो सही जवाब ओके कृष्णजी बिससँग तपाईँको खातामा रहेको छ हामी हामीसँगै होला अहिले पनि छुटिन्छु नमस्कार ओके कृष्ण राज रियाल आउनुभएको थियो फुलकुरीबाट दुईवटा प्रश्न राखेको थिएँ दुईटै प्रश्नको सही जवाब दिएर गइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले फुलकुलाई खुल्ला गरिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो जवाबको खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ कार्यक्रममा सहभागिता जनाउन आउने प्रत्येक कलरको लागि हामीले जम्मा दुईवटा प्रश्न सोध्ने गर्छौँ पहिलो प्रश्नको तिनवटा अप्सन हुन्छ दोस्रो प्रश्नको कुनै पनि अप्सन हुँदैन प्रत्येक प्रश्नको अङ्कबार दस दस रहने गर्छ सबैभन्दा बढी प्रश्न मिलाइ बढी अङ्क ल्याउने साथीहरू मध्ये हामी एकजनालाई विजेता बनाउनेछौँ विजेताले प्राप्त गर्नुहुनेछ जनज्योति हल पर्सा बजारको तर्फबाट दुईवटा टिकट प्राप्त गर्नुहुनेछ र त्यहाँ प्रदर्शन भइराखेको सिनेमा हेर्न सक्नुहुन्छ हुन्छ हामी एकछिन गीततर्फ जान्छौँ र गीतपछि फेरि पनि आउनेछौँ देश की सुन्दर परी सुन्दर परी सुन्दर परी माया गर्छु म तिमीलाई म तिमीलाई म तिमीलाई सुन्दर देश की सुन्दर परी माया गर्छु म तिमीलाई सधैँ हाँसो सधैँ खुसी खुसी दिनेछु तिमीलाई सधैँ हाँसो ओके नेपाली कथन चलचित्र रियाबाट यहाँले गीत सुनिरहनु भएको छ र अब रिया प्रदर्शनमा आउँदैछ कहिले भन्दा जैत तिन गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ प्रोग्रामको नाम अर्पण फिल्मी क्विज कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत म गरिहाल्छु नमस्कार कसलाई नमस्कार गरेँ मैले कसलाई नमस्कार गरेँ होला के भन्नुभयो थानेश्वर थानेश्वर गेवाली कहाँबाट कल गर्दै हुनुहोस् यहाँले देवघाटबाट देवघाटमा हाम्रो एफएम राम्रोसँग सुनेछ है के छ त्यो देवघाटतिरको हालखबर के छ गर्मी छ त्यो साइडतिर त चिसो हुनपर्ने होइन र है के गर्नुहुन्छ यहाँले कहाँ कतिमा पढ्दै हुनुहुन्छ म आश्रममा एघारमा ए आश्रममा एघारमा पढ्दै हुनुहुन्छ है सिनेमा कतिको हेर्ने फुर्सद पाउनुहुन्छ त फुर्सदको समय मिलाएर फिल्म हेर्नुहुन्छ है हुन्छ यहाँको लागि म पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नु होला है त प्रदर्शनको लागि तयार चलचित्र मनले मनलाई छुन्छका सङ्गीतकारको हुन् अप्सन रहेको छ वसन्त सापकोटा महेश खड्का अर्जुन पोखरेल नेपाली कथन चलचित्र मनले मनलाई छुन्छका सङ्गीतकारको हुन् यो फिल्म चाँडै प्रदर्शनमा आउँदैछ है अप्सन रहेको छ वसन्त सापकोटा महेश खड्का अर्जुन पोखरेल वसन्त सापकोटा के गरौँ के गरौँ फाइनल गरौँ ओके राज वसन्त सापकोटा भन्नुभयो सही जवाफ या गलत जवाफ के हो सही जवाफ ओके थानेश्वरजी सही जवाब दिनुभएको छ अङ्क तपाईँको खातामा यहाँको लागि दोस्रो प्रश्न राख्छु ध्यान दिएर सुन्नु होला है चलचित्र ब्रह्माको केही दिन अगाडि देवघाटमा पनि सुटिङ भएको थियो गीतको है अब चलचित्र ब्रह्माको यतिखेर सुटिङ भइराखेको छ चितवनका विभिन्न स्थानमा है देवघाटमा पनि दुई दिन अगाडि सुटिङ भएको थियो गीतको अब यस फिल्मका निर्देशक को हुन् ब्रह्मा ब्रह्मा फिल्म सुटिङ भइराखेको छ चितवनका विभिन्न स्थानमा तपाईँकै गाउँठाउँ यो देवघाटमा पनि सुटिङ भएको थियो दुई तिन दिन अगाडि ब्रह्मा दिपक श्रेष्ठ के गरौँ फाइनल गरौँ है त ओके राज दिपक श्रेष्ठ भन्नुभयो सही जवाफ यो गलत जवाफ के हो तपाईँको जवाफ बिग्रियो त ओके थानेश्वरजी गलत जवाब दिनुभएको छ सही जवाब हो ऋषि न्यौपाने दस अङ्क तपाईँको खातामा रहेको छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अर्को साता पनि आउँदै गर्नु होला अहिले पनि छुट्यौँ नमस्कार है त ओके थानेश्वर गेवाली हुनुहुन्थ्यो देवघाटबाट र भने कार्यक्रमको हामी निकै अन्तिम अन्तिम चरणमा आइसकेका छौँ ओके अब लगभग अब अन्तिम चरणमा छु अब भने तपाईँको कल लिन हामी सक्दैनौँ राजा जम्मा जम्मी चारजना साथीले कल गर्नुभएको थियो दिपक भट्टराई चौराचोकबाट बिस अङ्क उहाँको खातामा विशाल चढाई वीरेन्द्रनगरबाट शून्य अङ्क रहनु भएको छ राज रिया कुरकुरेबाट बिस अङ्क उहाँको खातामा दस अङ्क खातामा रहेको छ थानेश्वर ग्याउली देवघाटबाट आउनुभएको थियो दस अङ्क उहाँको खातामा रहेको छ र दुईजना साथी दिपक भट्टराई चौराचोकबाट बिस अङ्क ल्याउनु भएको छ भने कृष्णराज रियाल कुरकुरेबाट बिस अङ्क ल्याउनु भएको छ र दुवैजना साथीहरूले हामीले विनर बनाउन सक्दैनौँ एकजना साथीको नाम लिनुपर्ने हुन्छ र आजको कार्यक्रममा विनरको हुनुभएको छ भन्दा सौराचोकबाट आउनुभएको थियो दीपक भट्टराई उहाँ विनर हुनुभएको छ हामी उहाँलाई भन्न चाहन्छौँ ओके दिपकजी एक हप्ताभित्र आफ्नो परिचय पत्रको फुडको विषय हाम्रो कार्यालयमा सम्पर्क राख्नुहोला तपाईँले प्राप्त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 छाया छाया छाया छाया म हौ तिम्रो तिम्रो छाया माया माया माया माया म हौ तिम्रो तिम्रो माया छाया छाया छाया छाया म हो तिम्रो तिम्रो छाया माया माया माया माया म हो तिम्रो तिम्रो माया पस्यो बन्ने तिमी फस्यौ मायाको हो यो घुमरी पस्यो बन्ने तिमी फस्यौ मायाको हो यो घुमरी पस्यो बन्ने तिमी फस्यौ मायाको हो यो घुमरी I love you Riya I love you Riya I love you Riya सात सात भन्दा भन्दै सात तिम्रो छुट्टै हो कि माया माया भन्दा भन्दै तिमी अर्कैको हुने हो छोप्न पनि सक्दिन तिमी कसैको हुने छैनौ तिमी मेरो भएनौ भने कसैको पनि हुने छैन छाती चिरी देखाऊ कि टाउको फोडी देखाऊ हातको नसा काटी काटी तिम्रै नाउ लेखाऊ माया भन्नु शब्द मिठो मुटु दुख्छ पल पलमा तिमी एकछिन टाढा हुँदा आगो बोल्छ यो मनमा एक्लै सम्झी बरबराउँछु एक्लै सम्झी हाँस्छु म एक्लै सम्झी कराउँछु तिमीलाई सम्झिरहन्छु छु म मेरो हौ मात्र मेरो म माया हुँ सिप तिम्रो मेरो हौ मात्र मेरो म छाया हुँ मात्र तिम्रो छाया छाया छाया छाया म हुँ तिम्रो तिम्रो छाया माया माया माया माया म हुँ तिम्रो तिम्रो माया छाया छाया छाया छाया म हुँ तिम्रो तिम्रो छाया माया माया माया माया म हुँ तिम्रो तिम्रो माया फस्यो भन्ने तिमी फस्यो मायाको हो यो मोरी फस्यो भन्ने तिमी फस्यो मायाको हो यो मरि फस्यो भन्ने तिमी फस्यो मायाको हो यो मरि फस्यो भन्ने फस्यौ मायाको हो यो मरे I love you Riya I love you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 फाइदा उठाउनु हुन अनुरोध गरिन्छ साथै नाम दर्ता यही वैशाख सत्ताइस गतेसम्म दर्ता गराउन सकिनेछ नाम दर्ता गराउनका लागि सम्पर्क व्यक्तिहरू Bharat Shrestha PK mobile number अन्ठानब्बे चार पचास छैसठी शून्य पैसठी प्रसव कर्माचार्य मोबाइल नम्बर अन्ठानब्बे चार पचास उनपचास छ सय तिस बलराम शिवाकोटी अन्ठानब्बे चार बाहन्न बहत्तर तिन सय साठी हरिविलास खनाल अन्ठानब्बे चार त्रिपन्न अठार एक सय छयासी रश्मि बर्तौला अन्ठानब्बे शून्य अडसठी अडचालिस सात सय चौरात्तर आयोजक श्री महारुद्र शिवालय मन्दिर संरक्षण समिति रत्नगर दुई टाँडी Arpan time check Arpan time check Arpan time सुलभ प्रभावकारी स्वास्थ्य